हजुर नमस्कार अनि धेरै धेरै स्वागत अभिवादन व्यक्त गर्दछु तपाईँ सम्पूर्णमा सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहर्सको रमाइलो कार्यक्रम लौ खानुस गाउँ लिएर आज पनि उपस्थित भइसकेको छु तपाईँको गाउँ खाने कथाको साथी म राजन दिल गुरुङ र मलाई प्रविधि कक्षबाट सहयोग मिलिरहेको छ प्राविधिक मित्र रिजनको प्रत्येक बुधबार दिउँसो तीन बजेको समाचार समाचारपछि आउने गर्दछौँ कार्यक्रम लौ खानुस गाउँमा र रहनेछौँ लगभग चार बजेसम्म कार्यक्रम लौ खानुस गाउँमा हामी तपाईँलाई एउटा गाउँ खाने कथा सोध्छौँ साथमा रमाइलो कुराकानी सँगै सुमधुर नेपाली गीतहरू पनि सुन्छौँ अनि सुनाउनेछौँ गाउँ खाने कथाको उत्तर मिलाउनु हुने तपाईँमध्ये एकजनालाई आकर्षक पुरस्कारको पनि व्यवस्था गरिएको छ पुरस्कारको व्यवस्था गरेको छ वीरेन्द्रनगरको पहिलो मोबाइल सप एमुन mobile house Birendranagar campus road चितवनले जहाँ तपाईँले सुपथ मूल्यमा नोकिया स्यामसुङ कलर स्पाइस र अन्य सबै मोडलका मोबाइल सुपथ मूल्यमा खरिद खरिद अनि भरपर्दो तरिकाले मर्मत पनि गर्न सक्नुहुन्छ साथै वारेन्टी हातेघडी यनसेल एनटिसीको रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्यमा पनि पाउन सक्नुहुन्छ सम्पर्कको लागि टेलिफोन नम्बर रहेको छ शून्य माफुनलाई शून्य छप्पन्न पाँच बयासी आठ सय र अन्ठानब्बे चार पचास एकाउन्न दुई सय अठाइस र कार्यक्रम लौ खानुस गाउँमा तपाईँ पनि सहभागी जनाउन चाहनुहुन्छ भने तपाईँले डायल गर्नुपर्ने हुन्छ हाम्रो स्टुडियोको दुईवटा टेलिफोन लाइन खुल्ला गरिसकेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस अनि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस यी दुईवटा टेलिफोन लाइनमा आएर तपाईँ अनि म बिचको दूरीलाई घटाउनेछौँ रमाइलो खेल गाउँ खाने कथाको खेल पनि खेल्नेछौँ र सँगसँगै सुमधुर गीतहरू पनि सुन्नेछौँ कार्यक्रम लौ गाउँमा यति बेला भने कार्यक्रममा एउटा साङ्गीतिक सेलले अगाडि सार्दछु तर सङ्केत मिलिरहेको छ कन्ट्रोल रुमबाट मित्र रिजनको यति बेला कोही साथी लाइनमा हुनुहुन्छ भनेर उहाँलाई स्वागत गर्नुपर्ने हुन्छ कार्यक्रम लौ गाउँमा हजुर नमस्कार को बोल्दै हुनुहुन्छ कहाँदेखि आवाज स्पष्ट आएको छैन रिजनजी अलि मिलाएर पठाइदिनु होला आवाज यता हजुर को बोल्दै हुनुहुन्छ अरे तपाईँको आवाज राम्रोसँग सुनिराखेको छैन फेरि फोन एकपटक डिस्कनेक्ट गरेर फेरि प्रयास गर्नुहुनुको लागि अनुरोध गर्छु फेरि पनि कोही साथी लाइनमा आइसकेको जानकारी पाएको छु उहाँलाई पनि स्वागत गर्छु हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ सौराहा चोकबाट को भन्नुभयो नवीन आचार्य नवीन आचार्य नवीनजी खाजा खानुभयो खाजा खा छैन हजुर खानुभयो छैन म पनि कार्यक्रम सकिएपछि खानेछु नवीनजी के <laughs> हुन्छ सँगै भेटेर खाउँला है त अनि नवीनजी आजभोलि के गर्दै हुनुहुन्छ पसलमा व्यस्त हुनुहुन्छ अनि व्यापार व्यवसाय कस्तो छ तपाईँको ठिकै छ राम्रै छ भनौँ न ठिकै छ राम्रै छ है हजुर अनि पसल बाहेक अरू केही हुन्छ हुन्छ नवीनजी कार्यक्रम लौ खानुस गाउँमा आउनुभएको छ तपाईँको लागि पनि एउटा गाउँ खाने प्रश्न राख्छु भ्याएसम्म तपाईँलाई गाउँको नै दिनेछौँ यदि गाउँ खाने कथाको उत्तर मिलाउन सक्नुभयो भने हुन्छ तपाईँको लागि प्रश्न राख्छु है ध्यान दिएर सुन्नु होला नि मन मायालुती राति राति आउँछिन् मन हेर्ने मायालु राति राति आउँछिन् उज्यालो हुन नपाउँदै पुण्य कता जान्छन् ल भन्नुहोस् के होला मन चोर्ने मायालु राति राति आउँछिन् उज्यालो हुन नपाउँदै कुन्नी कता जान्छन् ल भन्नुहोस् जुनकिरी मिलेन त <laughs> नवीनजी हुन्छ नि त अर्को पटक फेरि प्रयास गर्नु होला अर्को पटक चाहिँ पक्का मिलाउनुहुन्छ भन्ने आशा पनि लिएको छु अहिलेलाई छुट्टिन्छौँ है हस् त नमस्कार सौरा चोकबाट नवीन आचार्य आउनुभएको थियो पहिलो पार्टिसिपेन्टको रूपमा कार्यक्रम लौ गाउँमा हामी जुटिरहेका छौँ प्रविधि कक्षबाट रिजन अनि म तपाईँको गाउँ खाने कथाको साथी राजन दिल गुरुङ रिजनले इसारा गरिसक्नु भएको छ यति बेला एउटा गीत सुन्छौँ भनेर गीत रहेको छ कहाँ एल्बमबाट झलझली आँखैमा सिन्धु मल्लको आवाजमा उजली आँखैमा कहाँ एल्बमबाट सिन्धु मल्लको आवाजमा भर्खरै मात्रै कार्यक्रम लौ गाउँमा पहिलो साङ्गीतिकको सेली राखेँ तपाईँ माझमा तपाईँ पनि आउन सक्नुहुन्छ कार्यक्रम लौ गाउँमा रमाइलो खेल खेल्नको लागि अनि तपाईँ र म बिचको दूरी घटाउन रमाइलो कुराकानी गर्नको लागि आउन सक्नुहुन्छ रिजनले इसारा गर्दै पनि छन् कोही साथी आइसक्नु भएको छ यदि तपाईँ पनि आउन चाहनुहुन्छ भने दुईवटा टेलिफोन लाइन खुला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस अनि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस यी दुईवटा टेलिफोन लाइनमा आएर रमाइलो खेल गाउँ खाने कथाको खेल खेल्न सक्नुहुन्छ र आज एमुन मोबाइल हाउसले पुरस्कारको पनि व्यवस्था गरेको छ आकर्षक पुरस्कार पनि रहेको छ र हामीले सोधेको गाउँ खाने कथाको उत्तर मिलाउन सक्नुभयो भने तपाईँले जित्न सक्नुहुन्छ एमोन मोबाइलले राखेको उपहार पुरस्कार हामी जुटिरहेका छौँ कार्यक्रम लौ गाउँमा रिजनले इसारा पनि गरिराख्नु भएको छ टेलिफोन आउँदैछ डिस्कनेक्ट पनि भइराखेको छ सायद मिस कल गरिराख्नु भएको हो कि हुन्छ कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्नुपर्ने हुन्छ कार्यक्रम लौ गाउँमा हजुर नमस्कार नमस्कार को बोल्दै हुनुहुन्छ कहाँदेखि क्याम्पस अगाडिपट्टिबाट ढकाल बोल्दैछु सर क्वेस्ट क्याम्पसबाट के भन्नुभयो नाम हजुरको ऋषिराम ढकाल ऋषिरामजी के गर्दै हुनुहुन्छ पसलमा बस्दै हुनुहुन्छ अनि व्यवहार बिजनेस कस्तो छ तपाईँको सत्तरी सालमा राम्रो थियो कि अहिले आएर सत्तरी सालमा चाहिँ राम्रो भएको छ तपाईँको व्यवसाय केही सुधार भएको छ अझै सुधार हुँदै जाओस् हाम्रो कामना छ तपाईँलाई ऋषिरामजी कार्यक्रममा आउनुभएको छ तपाईँलाई पनि एउटा गाउँ खाने कथा राख्छौँ उत्तर मिलाउन सक्नु भएर भ्याएसम्म हामी तपाईँलाई गाउँ पनि दिनेछौँ नभ्याए अन्त्यमा गोलापर्थबाट एकजनालाई उपहारको पनि व्यवस्था गरेको छ हुन्छ तपाईँको लागि पनि गाउँ खाने कथा राखिहालौँ है मन माया मायालुती राति राति आउँछिन् उज्यालो हुन नपाउँदै कुन्नी कथा जान्छन् ल भन्नुहोस् के हो निन्द्रा मिलेन त हजुर लगभग लगभग नजिक चाहिँ पुग्नु भएको छ है फेरि प्रयास गर्नुहुन्छ दुईचोटि सास दिने गरेका छौँ हामीले यति नै गर्नुहुन्छ हुन्छ ऋषिरामजी अहिले छुट्टिन्छौँ हवस् त नमस्कार कार्यक्रम सुन्दै रहनु होला है हुन्छ क्विस्ट क्याम्पस अगाडिबाट आउनुभएको थियो ऋषिराम ढकालजी उहाँले पनि मिलाउन सक्नु भएन हामीले एउटा गाउँ खाने कथा मात्र तिनजनालाई राख्ने गर्दछौँ अझै एकजना आएर यो गाउँ खाने कथाको उत्तर दिन सक्नुहुन्छ यति बेला फेरि पनि रिजनले इसारा गरिराख्नु भएको छ अर्को साङ्गीतिकको शैली सुन्छौँ र यसपछि व्यावसायिक विश्राममा जान्छौँ भनेर व्यावसायिक विश्रामपछि फेरि आउनेछौँ यति बेला भने तपाईँको लागि माछी पारा मारन इन्दिरा जोशीको आवाजमा छैन पछिमा रानी हे बहिनी छैन नि ढाडिया कसो गरौँ नि मनोरञ्जनका लागि सुन्नु हजुर छाला तथा यौन रोगका बिरामीहरूलाई सुवर्ण अवसर रत्नगर अस्पताल प्राली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 लौ खानुस गाउँ कार्यक्रम लौ खानुस गाउँ कार्यक्रम लौ खानुस गाउँ <laughs> कार्यक्रम खानुस गाउँमा फेरि पनि स्वागत छ यो छोटो व्यवसायिक विश्रामपछि फेरि पनि उपस्थित भइसकेका छौँ प्रविधि कक्षबाट प्राविधिक सहकर्मी साथी रिजनको साथमा यो आवाज हो तपाईँको गाउँखाने कथाको साथी राजन दिल गुरुङ र तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम खानुस गाउँ रिजनले इसारा गरिसक्नु भएको छ चाँडो चाँडो फोन आइसकेको छ उठाउनुहोस् स्वागत गर्नु साथीलाई भनेर भनिसक्नु भएको छ हुन्छ स्वागत गर्छु म हजुर नमस्कार हजुर नमस्ते हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ म जुटपानीबाट अभयदङ थापा हजुरको साउन्ड एकदम सानो आइरहेको छ नि रिजनजी साउन्ड सानो आइराखेको छ भनेर भनिराख्नु भएको छ हजुरको शुभ नाम फेरि पनि भन्नुपर्ने भयो अभयजङ थापा अभयजङ थापा हजुर आराम हुनुहुन्छ एकदमै आराम हजुर गर् ठिकै छ के गर्दै हुनुहुन्छ आजभोलि म आर्मी हो आर्मी हुनुहुन्छ नेपाल नेपाल सरकारमा है हजुर हजुर अनि कस्तो चलिराखेको छ तपाईँको आर्मी जीवन चाहिँ ए रमाइलो छ बबाल छ भनौँ न रमाइलो छ बबाल छ अनि खाजा खानुभयो त अभयजी खाजा भइसक्यो त ए हुन्छ कार्यक्रम लौ खानुस गाउँमा आउनु भएको छ तपाईँको लागि पनि एउटा गाउँ खाने कथा राख्छौँ है हस् हुन्छ राख्नु त तयारी हुनुहुन्छ हजुर हजुर हुन्छ राखिहालेँ है त मन चोर्ने मायालुती राति राति आउँछिन् उज्यालो हुन नपाउँदै कुन्नी कता जान्छन् ल भन्नुहोस् के होला सपना सपना एकदम मिलेको छ पहिलो पार्टिसिपेन्ट हुनुहुन्छ यो उत्तर मिलाउने धेरै धेरै बढाइ छ र अहिले तपाईँ जस्तैहरूले पनि उत्तर मिलाउनु भएको खण्डमा चाहिँ हामी गोलाफर्ताद्वारा पुरस्कारको पनि व्यवस्था गरेका छौँ एमुन मोबाइल हाउसले पुरस्कारको व्यवस्था गरेको छ कार्यक्रमको अन्त्यसम्म सुनेर साथ दिनु होला है त अहिले भने छुट्टिन्छौँ है हुन्छ नमस्कार जुटपानीबाट अवेजङ थापा हुनुहुन्थ्यो उहाँले एन्सर मिलाएर जानुभएको छ गाउँ खाने कथाको उत्तर मिलाउनु भएको छ समय रहेसम्म हामी तपाईँलाई गाउँ पनि दिनेछौँ तर समय नमिलेको खण्डमा गाउँ दिन सक्दैनौँ र लिन पनि सक्दैनौँ र तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्जमा कार्यक्रम लौ खानुस गाउँ र तपाईँ हामीलाई कार्यक्रम लौ खानुस गाउँलाई इन्टरनेट अनलाइनबाट पनि सुन्न सक्नुहुन्छ त्यसको लागि तपाईँले लगन गर्नुपर्ने हुन्छ W W W dot radio Arpan dot dot कमलाई यी दुईवटा माध्यमबाट तपाईँले हामीलाई प्रत्यक्ष सुनेर साथ दिन सक्नुहुन्छ र लौ खानुस गाउँमा सहभागी जनाउन चाहनुहुन्छ र पुरस्कार जित्न चाहनुहुन्छ भने आउन सक्नुहुन्छ हाम्रो स्टुडियोको दुईवटा टेलिफोन लाइनमा शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस अनि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस फेरि पनि कोही साथी आउनुभएको छ भन्ने इसारा मिलेको छ कन्ट्रोल रुमबाट कोही साथी हो हुन्छ उहाँलाई स्वागत गर्छु हजुर नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर मकवानपुर खैरानीबाट ए मकवानपुर खैरानबाट को बोल्दै हुनुहुन्छ अरे गणेश खाँड गणेशजी के गर्दै हुनुहुन्छ आज भोलि घरतिरै बस बसाउ यो बसी बसाउ भाइकहरू के गर्नुहुन्छ <laughs> यस्तै हो अनि रेडियो अर्पण सुनिन्छ है म पनि हजुर एकदमै कस्तो लाग्छ रेडियो अर्पणका कार्यक्रमहरू ठिकै छ सर राम्रै छ भन्नु पर्यो अनि गणेशजी खाजा खानुभयो त हजुर भर्खर खाइसक्यो ए खाइसक्नु भयो हुन्छ गणेशजी तपाईँ पनि आउनु भएको छ कार्यक्रम लौ खानुहोस् गाउँमा तपाईँको लागि पनि एउटा प्रश्न राख्छौँ है एउटा गाउँ खाने कथा राख्छौँ कि उत्तर मिलाउन सक्नुभयो भने वीरेन्द्रनगरको मोबाइल हाउसबाट पुरस्कार पनि जित्न सक्नुहुन्छ <laughs> राखिहाल्ने है त प्रश्न सफा चिज चाहिँदैन फोहरमा बस्छ रातभरि आहार खोजी दिनभरि लुक्छ के होला सफा चिज चाहिँदैन फोहरमा बस्छ रातभरि आहार खोजी दिनभरि लुक्छ ल भन्नुहोस् के होला एकदम एकदम तपाईँ पनि साह्रै जान्ने हुनुहुँदो रहेछ विद्वान मध्येको एक पर्नुभयो एकदम मिलेको छ तपाईँको उत्तर कार्यक्रमको अन्त्यसम्म सुन्नुहोला दुईजना साथीले मिलाइसक्नु भएको छ आजको गाउँखाने कथाको उत्तर तपाईँहरू मिलाउने मध्येबाट एकजनालाई गोला प्रथाद्वारा पुरस्कारको पनि व्यवस्था गरिएको छ कार्यक्रमको अन्तिमसम्म सुनेर साथ दिनुहोला है त मैले नमस्कार भाइ <laughs> मदनपुरबाट गणेश खाँड आउनुभएको थियो उहाँले पनि उत्तर मिलाएर गइसक्नु भएको छ फेरि कोही साथी हरिजनजी कोही साथी आएको इसारा मिलिरहेको छ मलाई फेरि पनि उहाँलाई पनि कार्यक्रम लौ खानुस गाउँमा स्वागत गर्नुपर्ने हुन्छ हजुर नमस्कार हजुर नमस्कार हजुर को बोल्दै हुनुहुन्छ कहाँदेखि हजुर म चुडामरी सौराहा चोकबाट चुनामढी के भन्नुभयो चुनामढी आचार्य आराम हुनुहुन्छ चुनामढीजी अनि खाजा खानुभयो एक्लै भएको हामीलाई नपर्खनु भएको ए बुढीसँग भएको हुन्छ जोसँग खाए पनि सँगै खानु होला रमाइलो गर्नु होला कार्यक्रम लौ खानुस् गाउँमा आउनुभएको छ हामीले अलि समय अभाव छ प्रश्न राखिहाल्छु लौ खा तपाईँको लागि एउटा प्रश्न राखिहाले है त नहेरे एउटा हेरे दुईवटा के होला के होला आँखा होइन त आँखा त दुईवटै हुन्छ नि होइन बन्द गर्न पाइएन नि त नहेरे एउटा हेरे दुईवटा के होला के होला के होला है अर्को पटक अलिकता बुझेर आउनु होला नि यसो अलिकता आफ्नो हजुरबुवा बुवाहरूसँग चाहिँ यस्तो प्रश्न आएको थियो के थियो होला है त्यसको उत्तर भनेर होइन भने हामी कार्यक्रमको अन्त्यतिर पनि यदि कसैले मिलाउन सक्नु भएन भने उत्तर मिलाउ यो भनिदिनेछौँ है अहिले छुट्यौँ है चुडामाटी आचार्यजी हवस् त नमस्कार सौराज चोकबाट हुनुहुन्थ्यो चुडामाटी आचार्यजी उहाँले पनि उत्तर मिलाउन सक्नुभएको छैन तपाईँ पनि चाहनुहुन्छ भने आउनुहोस् भन्न थालेको थिएँ तर प्रविधिको कक्षबाट रिजनले अब भने बिदा माग्नुपर्ने हुन्छ भनेर भनिसक्नु भएको छ हुन्छ आज कार्यक्रम लौ खानुस गाउँमा पाँचजना साथीहरू सहभागी हुनुभएको थियो सौराह चोकबाट नवीन आचार्य उहाँले उत्तर मिलाउन सक्नु भएन क्वेस्ट क्याम्पस अगाडिबाट ऋषिराम ढकालजी आउनुभएको थियो उहाँले पनि उत्तर मिलाउन सक्नु भएन त्यस्तै गरी जुट पानीबाट अभयजङ थापाजी आउनुभएको थियो उहाँले भने उत्तर मिलाउन सक्नुभएको थियो र त्यस्तै गरी मकनपुर खैरानबाट गणेश खाँड आउनुभएको थियो उहाँले पनि उत्तर मिलाउन सक्नुभएको छ त्यस्तै गरी अन्त्यमा आउनुभएको थियो सौराज चोकबाट चुडामढी आचार्यजी उहाँले भने उत्तर मिलाउन सक्नुभएको छैन दुईवटा मित्रहरूलाई मित्रहरूमध्येबाट हामी एकजनालाई विजेता घोषित गर्नेछौँ विजेता घोषित गर्नको लागि गोला प्रथा गराउँदै हुनुहुन्छ कन्ट्रोल रुमबाट रिजनले र हामी यो गोला प्रथा पछि फेरि आउनेछौँ यति बेला भने तपाईँको लागि राख्दछु तुलसीपुरमा म जाँदाखेरि रिमेक सङ्ग कमल ओलीको आवाजमा ah, got them low key, hand to my Cadillac, got them low shit, it's a crazy party. in a Maserati. Yeah. हजुर तुलसीपुरमा म जाँदाखेरि कमल ओलीको रिमेक भर्सनमा तुलसीपुरमा म जाँदा भएको छ कार्यक्रम लौ खानुस् गाउँको अन्त्य अन्त्यतिर आइसकेका छौँ अब भने तपाईँ माझबाट छुट्टिनु पर्ने हुन्छ छुट्टिनुभन्दा अगाडि यति बेलासम्म रेडियो अर्पण एक सय चार थोक पाँच मेगाहर्जबाट अनि इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com लगन गरेर पनि सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णमा धन्यवाद त्यस्तै गरी आज कल गर्नुहुने सौराज सौराछोका नवीन आचार्य त्यस्तै गरी क्वेस्ट क्याम्पस अगाडिबाट ऋषिराम ढकाल जुटपानीबाट अभयजङ थापा मकनपुर खैरानबाट गणेश खाड आउनुभएको थियो त्यस्तै गरी सौराचोकबाट चुडामणी आचार्य आउनुभएको थियो उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद र फोन ट्राई गर्नुहुने तपाईँ सम्पूर्णलाई धन्यवाद भन्दै आजका विजेताको नाम देखाइसक्नु भएको छ आज विजेता